म झोलीको मान्छे भो पर्दैन तिमी जाऊ अब असु म बस्नुहुन्न बस्छु यसै तिमीलाई हेरेर म हात समाएर उठाउँछु त्यही गलामा अर्कैले पोते लगाइदिइसकेको छ तपाईँलाई स्वर्गीय आनन्द दिएको यो शरीर अब अर्कैले लुस्न थालिसकेको छ कार्यक्रम किताबका उपन्यास आइतबार र शुक्रबार नौ बजेबाट दस बजेसम्म अब विश्वको जुनसुकै ठाउँबाट डब्लु डब्लु डब्लु र रेडियो लगन गर्नुहोस् अनि सुन्नुहोस् एकैसाथ कार्यक्रम किताबका उपन्यास प्रस्तुत चन्द्र नेपाल विकल्पको साथमा सुन्दर नबिर्सनुहोला नेपाली साहित्यमा निकै स्रष्टाहरू सक्रिय छन् नयाँ पुस्तका स्रष्टाहरूको नेपाली साहित्यमा उपस्थिति बाक्लिँदै गएको छ नेपाली साहित्यका प्राय सबै विधाका युवा स्रष्टाहरू पनि सक्रिय देखिन्छन् यो काठमाडौँको स्टुडियोमा रहेर हामी बन्द कोठाबाट यो मेरो आवाज अनलाइन मार्फत नेपालबाट रेडियो छहारी र समुद्र पारीको देश युएई दुबईबाट प्रसारित प्रवासी अनलाइन मार्फत यो खुला विश्वभरि नै फैलिसकेको छु यति बेला नेपाली समय नौ बजिसकेको छ W W W dot Pravasi online dot com र W W W dot radio Chhahare dot कमको माध्यमबाट आइतबार र शुक्रबार नौ बजेबाट दस बजीसम्म साताको दुई दिन आउने गरेको यो कार्यक्रम आजको व्यवसायमा म चन्द्र नेपाल विकल्प तपाईँको साथमा सङ्गीता सामानाको शब्दहरूलाई उपन्यासको रूपमा लिएर आइसकेको छु कार्यक्रम किताबका उपन्यासमा आज चिनो उपन्यासलाई वाचन गर्नेछु है त तपाईँ अहिले प्रवासी अनलाइन डट कम र रेडियो छहारी डट कममा सङ्गीता सामनाद्वारा लिखित चिनो उपन्यास सुन्दै हुनुहुन्छ गाउँका घरहरू अनि त्यसका पनि छुट्टै विशेषता बोकेका दलित बस्तीहरू त्यसैको बिचमा छ कान्छाको घर कान्छा अर्थात् सन्त बहादुर परियार यिनको अनौठो लाग्दो संसार छ सबैले दलित भन्दैनन् उसलाई तर पनि बाबु बाजेदेखि चलेको कुरा मान्नुपर्दछ बेग्लै धारणा छ कान्छाको मनमाया अर्थात् कान्छाकी धर्मपत्नी आज बिहानैदेखि अलि बिरामी जस्तै देखिन्छन् सायद दुई जिउकी भएर होला सबै महिला जातिलाई यस्तै हुन्छ त्यस्तो बेलामा कान्छो नजिकै गएर बोल्छ सन्चो भएन कान्छी अप्ठ्यारो मान्छन् अनि सायद पहिलोपटक भएको हो कि भन्छन् अलि बिरामी भए जस्तो लागेको शरीर भारी भएको खै मैले त केही पनि बुझिनँ अनि बिहानै भन्नु पर्दैन त भाइको अब आराम गर म सुटिनी दिदीलाई बोलाएर ल्याउँछु सिधा छ कान्छो अनि खुल्ला हृदय भएको उदार मान्छे र धेरै माया गर्छ मनमायालाई त्यसैले त उसले संसार भुलेकी छ कान्छाको मायामा आज भयभीत छ कान्छो कतै केही पो भए हुने हो कि भनेर कहिल्यै अनुभवसम्म गरेको छैन कान्छोले तर ऊ आफैले भोग्नु परेको छ आज हतारिँदै सूर्यनिधिलाई लिएर आउँछ घरमा आइपुग्दा कान्छीलाई झन च्यापी च्यापिरहेको हुन्छ त्यसैले सम्पूर्ण जिम्मा सुडेनिधिलाई काँधमा राखिदियो अनि मलिन अनुहार लिएर निस्कियो बाहिर उता मनमाया पीडाले होला चिच्याइरहेकी छिन् के गर्नु आखिर नारी जाति नहुन् यस्ता समस्या सामान्य मान्नुपर्ने विशेषता छ उनमा दिदीले भर्सक प्रयास गरेकी छिन् उनलाई पीडा कम होस् भनी प्राथमिक उपचार पनि गरि नै रहेकी छिन् धेरै बेर समस्यासँग जुधेपछि कान्छीको गोखबाट एउटा कोपिलाको जन्म भयो खुसीको सीमा रहेन कान्छाको आफैभित्र हरायो अनि बिर्सिन् कान्छीले पर्स पीडा आफ्नो सन्तानको पहिलो रुवाईसँगै सूर्यनिधिले सम्पूर्ण आफूले गर्नुपर्ने कार्य गरेपछि कान्छाको हातमा सुम्पिदिइन् उनको नासो अनि हिँडिन् आफ्नो घरतिर सन्त बहादुर पहिलो पटक बाबु भएको छ अनि मनमाया चाहिँ आमा सबै पीडा बिर्सेर उनले आफ्नो बच्चाको संसार देख्छिन् उनले हिजो दुईजना थिए आज नव आगन्तुकको जन्म सँगै तिनजना भइसकेका छन् परिवारमा आफ्नी धर्मपत्नी अनि बालक छोरो देखेर हाँस्यो सन्तबहादुर बोल्यो कान्छी कस्तो छ तिमीलाई अब तिमीले खोजेको खुसी आयो साँच्चै जित तिम्रो भयो अब खाना खानुपर्छ अनि बाबुको राम्रो ख्याल राख्नुपर्छ ल लजाइन कान्छी सायद आज आमा बनेर हो कि समस्याको घेरामा रोक्न सकिँदैन भने चाहिँ आज त एघारौँ दिन बितिसक्यो अर्थात् आज उनीहरूको छोराको निवारण गर्ने दिन दुवैले आज बाबुको नाम राख्ने भन्दैछन् अनि उता बाहुन बाजे पनि आइपुगे अनि सुर गरे निवारणको कार्य कान्छा कान्छी कति खुसी छन् सायद खुसीको सीमा नै छैन होला बाहुन बाजेको बाबुको भाग्य रेखा हेरे अनि अत्यन्त राम्रो देखे उनको भविष्य अनि राखिदिए उनको नाम सौरभ भने आफ्नो विधि पुरा गरिसकेपछि ऊ आफ्नो बाटो लागिसके धन सम्पत्तिको धनी नभए तापनि आफ्नो आफन्त जति सबैलाई बोलाएर उसले आफूले सक्तु गरेर आफन्तलाई खुसीको भोज पनि खुवायो अनि अनि आउँदै गर्नु है भन्दै बिदा गर्यो सबैलाई सबैले कुरा गर्थे कान्छाको उदाहार तिल देखेर साथै यो दुई पति पत्नीको सम्बन्ध देखेर कान्छी कस्तो लाग्यो बाबुको नाम सोधे बहादुर एकदम राम्रो छ मलाई पनि यस्तै नाम भइदिए हुन्थ्यो जस्तै लागेको थियो कति राम्रो छ है सौरभ हजुर जस्तै बोलिन्छ म जस्तै भए त नराम्रो हुन्छ नि व्यङ्ग्य गरेका छन् दिनदिनै कहिले हाँसु कहिले ठट्टा अनि घरासी कामधन्दा यस्तै गरी बितेका छन् कान्छाका दिनहरू अझसम्म एक गाग्री पानी बोक्न दिएको छैन कान्छीलाई साँच्चै विवेकी छ कान्छो अनि मायाको भकारी उसँग छ आफूले दुःख गरेर भए तापनि छोराको भविष्य उज्जवल बनाइदिने विचार छ त्यो कान्छाको समाजको थिचोमिचोलाई अन्त्य गरोस् भन्ने मनमायाको भावना छ तर कान्छालाई भने यो कुरामा पटक्कै मन छैन कान्छाले भन्दा केही पढेकी छिन् कान्छीले त्यसैले बुझ्छिन् यो संसार रीतिथिति आफू जस्तो अवहेलनामा बाँच्नु नपरोस् सौरभलाई यही परिकल्पना छ उनको समापतिको नाममा बाजेको जेठा खेतबारी अनि सानो घर नै सर्वस्व छ उनीहरूको काम गर्नु हो भनेर बाहिर जानु पर्दैन बिहान बेलुका छाक टार्न समयको घेराले यसरी फड्को मारिरहेछ कि बोल्न नसक्ने उनीहरूको छोरा तोते बोल्न सक्नेसम्म भएको छ बा बा आमा दादा यस्तै यस्तै धेरै बोल् बोल्न खोज्दछ सौरभले संसारको कल्पना देखेका छन् आफ्नो छोरामा अरूभन्दा कम थिएन अरूमा पनि जति बढ्दछ त्यति राम्रो हुँदै गइरहेको छ ऊ आकार पनि कान्छी आफ्नो बाबुलाई पढाएर ठुलो मान्छे बनाऊ है अनि हामीलाई हेर होला यसैले किन हेर्दैनस् बाबु हिलिद लाचु आमा बालाई तोते बाली ऊ सौरभ बोलिरहन्छ हाँसिरहन्छ दुवैजना कहिलेकाहीँ काँधमाथि त कहिले पिठ्युमाथि बोल्दै हिँड्थ्यो कान्छो छोरालाई अथाह प्यार गर्छ उसले अनि दुई चार रुपियाँ हात पनि पारिहाल्छ कान्छाले सौरभ सौरभ तिन वर्ष पुगिसक्यो किताब कापी बोकेर स्कुल जान रहर देखायो अनि कापीमा के र धेरै लेखे भन्न पनि थाल्यो कान्छीले छोराको रहर बुझेर कान्छासँग भनिन् ए हजुर बाबु स्कुल जान्छु भन्छ तिन वर्ष पनि पुगिसक्यो अब स्कुल भर्ना गरिदिउँ है हाँस कान्छु मैले त भोलि नै लगेर भर्ना गरिदिने विचार गरेको यो किताब पनि ल्याइदिइसकेँ हेर त खुसी खुसीमा रहेन कान्छीको भोलिपल्ट स्कुल पठाउने पक्का गरे उनीहरूले आज भोलि सन्तबहादुर निकै व्यवहारिक बनेको छ अनि घरमाथि आफ्नो कर्तव्य पनि अझै बढेको अनुभव गरेको छ उसले उता कान्छी पनि असल पत्नी बन्न हर हमेसा प्रयासमा छिन् त्यहाँ वरपर दलित बस्ती भए तापनि त्यो घरको व्यवहार छुट्टै छ सफा घर असल परिवार साँच्चै यो घर एउटा ठुला महाजनको भन्दा कम छैन बेला बेलामा विभिन्न सङ्घ संस्थाका मान्छेहरू पनि जाने गर्दछन् खानेगाउँमा तर त्यहाँको समाजलाई अति जनचेतना जगाउनका लागि काल अक्षर भैँसी बराबर नै हुन्थ्यो तर विशेष रुचि राख्दा त्यो सन्तबहादुरको परिवारमा सायद धेरै बुझेको परिवार भएर हो कि आज सन्त बहादुरलाई लिएर स्कुलतिर हिँडेको छ मानिका छोराछोरी जस्तै बोर्डिङमा त पढाउन सक्दैन ऊ तर स्कुलमा नै पढाएर भए पनि धनीका छोराछोरीभन्दा कम नबनाउने उसको चाहना छ बाबु राम्रोसँग स्कुलमा पढ्नु है तिमीले धेरै पढ्नु पर्दछ अबोध छ सौरभ बाले जे भने पनि टाउको हल्लाइदिन्छ अनि मुचुक्क हाँसिदिन्छ ऊ स्कुलमा पुगेर छोरालाई भर्ना गर्छन् उनी र राम्रो रेखदेख गरिदिन आग्रह गर्दछन् पहिलो दिन भएको हो कि हँसिलो छैन छोरालाई स्कुलमा छोडेर फर्किए सन्तबहादुर आफ्नो घरतिर फेरि बेलुका लिन आउने बाछा गर्दै आज किन किन आफैमा आनन्दित छ यी दुवैको भित्री आत्मा पहिलोपटक छोरो पढ्न गएको छ समाजमा हिपिएको दलित वर्गमा जन्मिएको ऊ सौरभ कस्तो होला यसको भविष्य कस्तो होला वातावरणमा हुर्किएको सौरभ समाजले दिएको उपनाम सँग कसरी सङ्घर्ष गर्ला यस्तै यस्तै प्रश्न पनि यी दुवैमा हृदयभित्र सौरभ स्कुल जान्छ आउँछ अब अलि आफै हिँड्न सक्ने पनि भएको छ पढाइमा पनि खुबै चाख लाग्छ सौरभको लगाव देखेर आनन्द छन् ती दै दम्पतिहरू आफूले जानेको सिकाउँछिन् मनमायाले फेरि आज सौरभको जाँच भयो रिजल्ट आयो र प्रथम पनि भयो सौरभ सौरभका दिनहरू क्रमशः यसरी नै बित्दै गएका थिए पढाइप्रति लगाव बढ्दै गएको देखेर आमा बाबु छक्क परेका थिए सौरभकी साथी अर्थात् पूर्णिमा दुवैसँग पढ्छन् अनि आपसमा पनि अत्यन्तै मेलमिलाप छ यिनीहरूको पूर्णिमा बाहुन गाउँकी मुखियाकी छोरी हुन् बाल्यकालबाट यी यिनीहरूको मित्रता यस्तो छ कि जसभित्र निस्वार्थ बाल्यकालको माया छ जस्तो अनुभव सबैलाई गराउँछ पूर्णिमा उमेरमा पनि सौरभ सँगसँगै हुन् हुन त पूर्णिमालाई मुखियाले सहरको बुढिङमा भर्ना गरेका थिए तर त्यहाँको वातावरण अनुकूल नभएर पूर्णिमायालाई गाउँकै साधारण स्कुलमा ल्याएर र उनले त्यहाँ नै राम्रो पढ्छिन् बच्चा बेलामा हात समाते समाते गफ गर्दै स्कुल हिँडेको देख्दा मन नै चङ्गा झैँ हुन्छ मनमायाको दम्पतिको यिनीहरू अहिले पाँच कक्षामा पुगिसकेका छन् कक्षामा सौरभ पहिलो नम्बरमा छ भने पूर्णिमा चाहिँ पाँचौँ नम्बरमा छिन् अब चाहिँ हात गाँसेर स्कुल जान अलि डर लाग्ला पूर्णिमालाई किनकि बाबाले उनलाई सौरभसँग नै भनिबक्सनु भएको छ अहिलेसम्म पूर्णिमालाई थाहा थिएन जातपातको बारेमा किन बाबाले सौरभसँग नहिड भन्नुभएको होला सौरभ पनि त म जस्तै छ कति माया गर्छ मलाई यस्तै यस्तै कुरा सोध्छिन् पूर्णिमा घर पुग्नलाई पच्चिस तिस मिनट लाग्छ आधा बाटोसम्म सँगै हुन्छन् दुवै कहिले पढाइको त कहिले घरको अनि कहिले भविष्यको कुरा गर्दै छुट्टिन्थे यिनीहरू कति रमाइलो छन् यी दुईका दिनहरू आज सँगै छन् भोलि छुट्ने पो हो कि सौरभ तिमी धेरै पढेपछि के भन्छौ सोधिन् पूर्णिमाले आमाले भनेको म ठुलो मान्छे बन्छु रे अनि तिमी म त धेरै पढेर डक्टर हुन्छु अनि बिरामीको सेवा गर्छु सेवाको भाव प्रकट गर्छिन् पूर्णिमा जीवनचक्र यसरी नै चलिरहेछ मुखियाले छोरीलाई एक दिन नराम्रोसँग पिटे उनले चाहन्थे आफूभन्दा तल्लो जातिको सङ्गत छोरीले नगरोस् तर पनि पूर्णिमा बाबुको सोचाइभन्दा बिल्कुल फरक थिइन् किनकि सौरभको माया नै बाबुआमाको भन्दा प्यारो लाग्थ्यो उनलाई के थाहा पूर्णिमा र सौरभको बिचमा जातको यति ठुलो तगारो छ भन्ने कुरा बल्ल आज बुझिन् पूर्णिमा सौरभ आफूभन्दा सानो जातिको रहेछ भन्ने तर भावनाको अगाडि जातको केही सम्बन्ध थिएन उनीहरूमा दुवै सँगै पढ्थे अनि सँगै खेल्थे पनि बाबाको बिताइमा उनको निर्दोषपन झल्किन्थ्यो आज बाटोमा कुरिरहेको छ सौरभ तर पूर्णिमा आइनन् किन आइनन् बिरामी पो परिन् कि अनेकौँ शङ्का उपशङ्का उब्जियो अनि मनभित्र आफ्ना आँखालाई पूर्णिमा आउने बाटोभरि बिछाएको छ उसले तर व्यर्थ थियो त्यो सब ए एक केटा कसलाई कुरेको छ यहाँ बसेर निकै कठोर बोली सुन्यो सौरभले फर्केर हेर्छ हेऱ्यो पूर्णिमाको बालाई ए ठुलो भयो तपाईँ पो आज यति बेलासम्म किन नआएकी पूर्णिमा मैले कुरेर बसेको त आफूलाई कति ठुलो ठान्दछ छ पूर्णिमाको सङ्गत गर्नलाई तसँग के औकात छ अबदेखि सँगै हिँडेको देख्न नपरोस् तल्लो जाति भएर के ठानेको छस् त्यसले अबदेखि सँगै हिँड्नु फेरि मेरो कुटाइ भेट्लास् त्यसैले अनेक तरहले गाली गरेर सौरभले मुखियालाई सायद यति कठोर वचन अझसम्म सुनाइएको थिएन सुनिएको थिएन त्यसैले त्यही पनि बाहिरिएको मान्छेको मुखबाट व्यवस्थाको साथ टाउको हलायो अनि आँखाभरि आँखा आँसु बोकी स्कुल पुग्यो आज ऊ निकै अँध्यारो छ बाबु के भयो तिमीलाई स्कुल पनि ढिलायो के भयो खोइ त तिम्रो साथी पूर्णिमा अनि आएकी छैनन् आज सोध्नुभयो विवेक सर सौरभलाई तर बोलेनन् बोलेन सौरभ उसको हृदयमा ठुलो चोट परिसकेको छ अनि मनको भित्री कुनामा परेको त मुखियाका प्रत्येक कठोर शब्दहरू आज खासै पढ्ने चासो पनि देखाएनन् उनको यत्रो व्यवहार देखेपछि सन्दीप पनि छक्क पऱ्यो आफ्नो मिल्ने साथी निराश भएको देखेर ऊ सन्दीपले पनि सोधियो सौरभ आज तिमीलाई के भएको छ यति चुलबुलले मेरो साथी कता हरायो तिम्रो यो मेरो व्यवहार आज किन निराश भएको छ सौरभले बतायो सन्दीपलाई सबै बतायो घटनाबारे सन्दीपको धैर्यताको बाँध फुट्यो अनि आँखाबाट बर्र आँसु खसालेर भए तापनि सान्त्वना दियो सन्दीपले एक कान दुई कान मैदान भने चाहिँ मनमायाको कानसम्म पुग्यो यो कुरा छोराको अनुहारमा आएको परिवर्तनको मुख्य कारण बुझिन् उनले अझसम्म छोराको खुसीमा कमी हुन थिए थिएनन् उनले तर बाहिर समाजले चित्त दुखायो सौरभको आमाको मन नहो छोराको अँध्यारो अनुहार देख्न चाहिने भविष्यमा सधैँभरि पूर्णिमाको साथ र साथी बनाइदिने आश्वासन दिइन् उनले छोरालाई समयको चक्र अनौठो पाराले बग्दैछ पूर्णिमा र सौरभ केही ठुला भएका छन् समाजको आँखा छोपी कुरा गर्दथे उनीहरू थाहा पाइसकेकी थिइन् पूर्णिमाले सौरभको वास्तविकता तर पनि टाढा हुन सकेकी थिइनन् उनी सौरभको पनि मनमा चाहिँ अनेकौँ बाणहरूले कोपिरहेको हुन्थ्यो चाहे स्कुलमा पढ्दा होस् त घरमा काम गर्दा होस् जातमा के छ यस्तो जसमा पूर्णिमा र म बिच यत्रो जन्ममा मेरी बन्न सक्दिनँ नि त तर्क वितर्क गर्थ्यो सौरभले पढाइमा पनि उनको मेहनतमा कमी आएको थिएन तर अझ बढी मेहनत गरेर पढ्दै थियो किनकि उनको अगाडि अप्ठ्यारा गौडाहरू आइसकेका थिए चाहना त छ मनभरि पूर्णिमालाई दुलै बनाएर सजाउने तर यो सब व्यर्थ ठान्दथ्यो किनकि समाजले पिन्जडाभित्र थुनेको छ उसलाई जवानीको रूप रङसँगै अति सुन्दर बनेकी छिन् पूर्णिमा हिजो जति चाहन्थिन् सौरभलाई त्योभन्दा बढी माया गर्छिन् उनले अनि व्यवस्थाको पिन्जराभित्र थुनिन्थ्यो सौरभले पूर्णिमालाई जति चाहेको राख्दैन किनकि उसलाई आफ्नै संसार प्यारो लाग्न थालेको छ तर पनि घृणा गर्दैन पूर्णिमालाई यो दोष पूर्णिमाको होइन यो दोष पूर्णिमाको होइन केवल यो अशिक्षित समाजको हो भन्ने पूर्ण विश्वास छ उसलाई त्यति बेलासम्म सौरभकी बहिनी पनि भइसकेकी थिइन् धेरै माया गर्छ सौरभ सन्ध्यालाई सबै माया बहिनी सन्ध्यालाई पाएको छ ऊ सन्ध्या पाँच कक्षामा पढ्छिन् चुलबुलले सन्ध्या राजुको अपार प्यारमा हुर्किरहेकी थिइन् आमा बाबुको लागि यी दुवै छोराछोरी आँखामा नानी हुन् दाजुले पनि राम्रो पर्दछ त्यति नै जान्नेछिन् सन्ध्या पनि दाजुसँगै हात समाउँदै स्कुल जान्थिन् आउँथिन् निकै रमाइला छन् सन्ध्याका दिन पनि तपाईँ अहिले प्रवासी अनलाइन डट कम र रेडियो छहारी डट कममा सङ्गीता सामनाद्वारा लिखित चिनो उपन्यास सुनिरहनु भएको छ